नयाँ वर्ष दुई हजार सत्तरी सालको सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज कनाल स्थानीय समाचार अब विस्तारमा आज नयाँ वर्ष अर्थात् दुई हजार सत्तरी सालको पहिलो दिन स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आज शुभकामना आदान प्रदान तथा रमाइलो गर्दै नयाँ वर्ष मनाउँदैछन् नयाँ वर्षको अवसरमा साथीभाइ तथा घर परिवारका सदस्य मिलेर शुभकामना आदान प्रदान र मिठा मिठा परिकार खाँदै मनोरञ्जनात्मक ठाउँमा पुगेर रमाइलो गर्दै नेपालीहरूले आज नयाँ वर्ष मनाउने गर्दछन् यसैबीच नयाँ वर्षको अवसरमा रेडियो अर्पण तथा अर्पण बच्च तथा ऋण सहकारी संस्थाले सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ रेडियो अर्पण तथा सहकारीका अध्यक्ष वेदप्रसाद आचार्यले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण कार्यसमिति पदाधिकारी सेयर सदस्य कर्मचारी विज्ञापनदाता ग्राहकवर्ग शुभचिन्तक तथा स्वदेश तथा विदेशमा रहने आम नेपालीहरूको सुख शान्ति एवं समृद्धिको कामना गरिएको छ साथै शुभकामना सन्देशमा नयाँ वर्षले सम्पूर्णमा थप जोस जाँगर पैदा गरोस् अनि देशमा अमन चयन कायम कायम रहोस् भन्दै कामना समेत गर्नुभएको छ यसैबीच अस्थिर राजनीतिका कारण दुई हजार उनासत्तरी साल आर्थिक हिसाबले मुलुकका लागि फलदायी बन्न सकिन राजनैतिक स्थायित्व आउन नसक्दा र पुनः बजेट नल्याउँदा व्यवसायहरू लगानी गर्न हिचकिचाए देशकै केन्द्रबिन्दु चितवनका उद्योगी व्यवसायी बैङ्कर्स लगायतले गएको वर्षलाई मध्यम वर्षको रूपमा चित्रण गरेका छन् उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाईमा चितवन महोत्सवको अवसर पारेर गरिएको लगानी मध्य नेपाल कार्यक्रम भने आर्थिक हिसाबले महत्त्वपूर्ण देखियो प्रशस्त योजनाका विषयमा छलफल हुने अवसर व्यवसायीहरूले पाए यद्यपि कार्यान्वयन कुन ढङ्गले हुन्छ भने हेर्न बाँकी छ उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई लगानी वर्ष लगानी मध्य नेपाललाई गएको वर्षको महत्त्वपूर्ण कामका रूपमा लिनुहुन्छ यसै वर्ष उत्पादन लिन नसके पनि आगामी दिनको तयारीका लागि गएको वर्षलाई सकारात्मक ढङ्गले लिनुपर्ने उहाँले बताउनु भएको छ औद्योगिक र उत्पादन क्षेत्र गरी आर्थिक देखि सात वार्षिक छदेखि सात अर्ब रुपैयाँको कारोबार गर्ने चितवनका उद्योगीहरूले राजनैतिक अस्थिरता रहँदा रहँदै पनि गएको वर्ष कृषि क्षेत्रको विकासका लागि महत्त्वपूर्ण रहेको औल्याएका छन् उद्योग वाणिज्य उद्योग सङ्घ चितवनका अध्यक्ष कृष्ण अधिकारी ऊर्जा सङ्कट र राजनैतिक अस्थिरताका कारण औद्योगिक वातावरण निराशाजनक रहे पनि कृषि क्षेत्रको उत्पादन र लगानी उत्साहजनक रहेको बताउनुहुन्छ लघुवन पैदावार क्षेत्रबाट दुई करोड उनासाठी लाख तेह्र हजार पाँच सय सत्तरी राजस्व उठेको छ जिल्ला वन कार्यालयबाट वन विभागमा पठाएको विवरणअनुसार आर्थिक वर्ष दुई हजार सडसठी अडसठीमा जडीबुटी जन्य र अन्य गैरकाष्ठ वन पैदावार बिक्रीबाट सो राजस्व सङ्कलन भएको हो लघु वन पैदावार अन्तर्गत जडीबुटीमा यार्सा गुम्बाबाट सबैभन्दा बढी र गैरकाष्ठ वन पैदावार अन्तर्गत खोट बिक्रीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ जडीबुटी जन्य वन पैदावार अन्तर्गत यार्सा गुम्बा तेजपात मजिठो अकर जराम कण्टकारी जटामसी चिराइतो मसुली बिसजरा केटकी अमला आदि रहेका छन् वन विभागबाट प्राप्त जानकारी अनुसार गत आर्थिक वर्षमा जडीबुटीबाट दुई करोड बयालिस लाख साठी हजार एक सय साठी रुपियाँ राजस्व सङ्कन भएको थियो जसमा यार्सा गुम्बा बिक्रीबाट सबभन्दा बढी एक करोड तेह्र लाख छत्तिस हजार नौ सय नब्बे रुपियाँ सङ्कलन भएको छ यो रकम सबै जडीबुटीबाट उठेको राजस्वको झन्डै पैँतालिस प्रतिशत जति छ बाघ र गैँडाभन्दा घडियाल गोई बिस गुणा बढी सङ्कटापन्न जनावर हो यसको संरक्षण र सङ्ख्या वृद्धिका लागि प्रजनन केन्द्रको स्थापना भए पनि विभिन्न कारणले घडियाल लोपन्मुख अवस्थामा रहेको छ विश्वमै हुँदै गइरहेको घडियालको प्राकृतिक वासस्थानमा यसको बच्चाको मृत्युदर उनान्से प्रतिशत रहेको विज्ञहरूको भनाइ छ प्राकृतिक वासस्थानका रूपमा हुर्केपछि नदीमा छाडेका गोहीहरू भने धेरै सङ्ख्यामा गायब भएका छन् उता बच्चाको मृत्युदर अति उच्च रहनु पनि घडियाल गोही समाप्तिको कारण हो घडियाल गोहीको संरक्षणका लागि नेपालमा चितवन राष्ट्र निकुञ्ज स्थित कसरामा र बर्दिया राष्ट्र निकुञ्जको ठाकुरद्वारामा गोही संरक्षण एवं प्रजनन केन्द्रको स्थापना गरिएको छ संरक्षण र सङ्ख्यामा वृद्धि गराउन प्रजनन पश्चात घडियालका बच्चाहरूलाई सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोड्ने उद्देश्यले सन् उन्नाइस सय अठहत्तरमा संरक्षण केन्द्रको स्थापना भएको हो एकीकृत नेकपा माओवादीका नेता कृष्ण बहादुर महराले केही शक्तिहरू निर्वाचन नगराउने षड्यन्त्रमा लागेको भन्दै चुनाव नभई आन्दोलनमा जाने चेतावनी दिनुभएको छ एकीकृत नेकपा माओवादीको सङ्गठन विभाग प्रमुख समेत रहनुभएका नेता महराले रत्नगर छ स्थित सुन्दर डाँडामा भएको राजनैतिक प्रशिक्षणमा सम्बोधन गर्दै आफ्नो पार्टीले चुनावको माहौल बनाउनै बाँकी रहेको समेत बताउनुभयो दोस्रो निर्वाचनमा पनि पार्टीलाई पहिलो बनाउन कार्यकर्तालाई परिचालन हुन उहाँले निर्देशन दिनुभयो उहाँले अहिले पनि नेपालको राजनैतिक आफ्नो पार्टी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि घुमिरहेको बताउनुभयो उहाँले कुनै पनि राजनैतिक निर्णय गर्न कङ्ग्रेस र एमालेका नेताहरू प्रचण्ड निवास आउने गरेको समेत खुलासा गर्नुभयो महराले पार्टी अध्यक्ष प्रचण्ड बिना देशै चल्न नसक्ने दावी पनि गर्नुभयो नगर कमिटी इन्चार्ज कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब चार सयजना माओवादीमा प्रवेश गरेका थिए रत्नगर आठमा नेकपा माओवादी युवा सङ्गठन जनस्वयंसेवक गठन गरिएको छ रवि चौधरीको अध्यक्षता तथा आशिष महतो सचिव रहने गरी चालिस सदस्यीय जनस्वयंसेवक गठन गरिएको हो जनस्वयंसेवक रत्नगरका अध्यक्ष राममणी थपलियाको अध्यक्षता तथा इलाका नम्बर तिनका पार्टी इन्चार्ज विपिन शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रममा राष्ट्रिय जनस्वयंसेवक इलाका नम्बर तिनका इन्चार्ज रिदम नेकपा माओवादी रत्नगर इन्चार्ज हरि पौडेल अखिल क्रान्तिकारी चितवन जिल्लाका उपाध्यक्ष सरोज भण्डारी लगायतको उपस्थिति रहेको थियो रत्नगर जनस्वयंसेवक सह इन्चार्ज गणेश पौडेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो चितवनका निर्माण सामग्री व्यवसायहरूले साप्ताहिक रूपमा शनिबार पसल बन्द गर्ने उद्योग वाणिज्य सङ्घको निर्णय पूर्ण रूपमा कारण हुन नसकेकोमा चिन्ता व्यक्त गरेको छ निर्माण व्यवसायी सङ्घ चितवनले शनिबार नानगढमा गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् सङ्घका अध्यक्ष शङ्कर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सचिव बलराम सिटौलाले संस्थागत निर्णयलाई कसैले कुल्चन नहुने बताउनुभयो उहाँले देशभरका निर्माण व्यवसायी हरूलाई सङ्गठित गर्ने अभियानमा केन्द्र लागि परेको जानकारी दिनुभयो कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेले उद्योग वाणिज्य सङ्घ चितवनको निर्णय सबै व्यवसायले पालना गर्नुपर्ने बताउनुभयो उहाँले शनिबार र सोमबारको विवादमा अल्झनु ठिक नभएको बताउनुभयो संविधान निर्माणका लागि संविधान सभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई निर्वाचित गर्नुपर्ने शनिबार नारायणगढमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् पहिलो संविधान सभाले संविधान बनाउन नसकेका कारण लोकतान्त्रिक शक्तिको पराजय प्रमुख कारण भएको विश्लेषण गर्दै वक्ताहरूले दोस्रो पटक हुन लागेको संविधान सभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई निर्वाचित गर्न अनुरोध समेत गरेका छन् नयाँ वर्ष दुई हजार सत्तरीको अवसरमा प्रजातान्त्रिक प्राध्यापक सङ्घ चितवनको आयोजनामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरूले देशका लागि संविधान आवश्यक रहेको र संविधान बनाउन कङ्ग्रेस लगायतका लोकतान्त्रिक शक्तिको विजय आवश्यक रहेको बताए पाएका थिए कार्यक्रममा नेपाल प्राध्यापक सङ्घका महासचिव प्रकाश अधिकारी नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ प्रजातान्त्रिक विचार समाजका अध्यक्ष doctor Ishwari Prasad Laudari Nepal press union चितवनका अध्यक्ष वसन्त पराजुली नेपाली कङ्ग्रेस चितवनका पूर्व सभापतिहरू कृष्णलाल सापकोटा टिकाराम नेउपाने पृथ्वीमान गुरुङ रामकृष्ण घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो अठारौँ राष्ट्रिय वन्यजन्तु सप्ताह चितवनमा पनि एक सातासम्म मनाइने भएको छ चितवन राष्ट्र निकुञ्ज मृगकुञ्ज उपभोक्ता समिति बर्ड एजुकेसन सोसाइटी वन्यजन्तु संरक्षण समाज लगायत एक दर्जन सङ्घ संस्थाको सहभागितामा आजदेखि वैशाख सात गतिसम्म जनचेतनामूलक कार्यक्रम गर्न लागि हो यस वर्षको नारा मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका लागि सहकार्य गरौँ रहेको छ आज बिहान साढे सात बजे चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय अगाडिको भेटिजर सेन्टरमा संरक्षण झण्डोत्तोलन गरी सप्ताहको सुरुवात गर्ने कार्यक्रम रहेको छ डडेलोले वन क्षेत्र विनाश गरिरहेका बेला वन उपभोक्तालाई डडेलो नियन्त्रण गर्ने उपायसहितको वन व्यवस्थापन तालिम शनिबार पूर्वी चितवनको खैरनीमा सम्पन्न भएको छ नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले दिगो वन व्यवस्थापनका लागि उपभोक्ताहरूलाई परिचालन गर्ने उद्देश्य तालिम दिएको हो पाँच दिनसम्म जारी रहने सो तालिम डढेलु नियन्त्रण वन व्यवस्थापन तथा गोडमेल लगायतमा प्रशिक्षण दिएको छ स्थानीय स्रोत साधनको उपयोग गरेर वन व्यवस्थापनमा लाग्न सहभागीहरूलाई प्रशिक्षण दिएको हो हरिहर युवा समाजले नयाँ वर्ष दुई हजार सत्तरी सालको अवसरमा आयोजना गरेको खुल्ला नकआउट क्यारम बोर्ड प्रतियोगिता हिजो सम्पन्न भएको छ प्रतियोगितामा अजय लामा र नारायण श्रेष्ठको जोडी प्रथम तथा राजकुमार लामा र मनोज चौधरीको जोडीले द्वितीय स्थान हासिल गरेको छ युवा समाजका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम समाजसेवी चेतनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो समाजका सचिव उमेश पुरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सुरेन्द्र पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भएको थियो अस्ट्रेलिया चितवन ओइल फेयर कमिटीले पूर्वी चितवनको खैरेनमा रहेको अन्तोदय जनजाति आवासीय विद्यालयलाई आर्थिक सहयोग गरेको छ चितवनबाट अस्ट्रेलियामा रोजगारीको लागि गएका युवाहरूले सङ्कलन गरेको करिब पचास हजार रुपियाँ सहयोग गरिएको हो विद्यालयमा हिजो आयोजित एक कार्यक्रममा कमिटिका संस्थापक सदस्य पुरुषोत्तम सडवाले विद्यालयका प्रधान घनश्याम प्रधानलाई रकम हस्तान्तरण गर्नुभएको थियो यसैबीच अस्ट्रेलिया चितवन वेलफेयर कमिटीले हिजै पूर्वी चितवनको पर्सा र यस वरपरका बिसजनालाई चेयर वितरण गरेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ प्रचण्ड बिना देशै चल्न नसक्ने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 बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार अर्पण स्थानीय समाचारको साथमा होटल स्टार ब्याङ्क विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संस्थाको